मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको सामिप्यता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक साँच्चै के जादु चलाउँछौ तिमीले साँच्चै के जादु चलाउँछौ तिमीले देख्ने हर कोहीको मुटु हल्लाउँछौ तिमीले साँच्चै के जादु चलाउँछौ तिमीले देख्ने हर कोहीको मुटु हल्लाउँछौ तिमीले के बयान पो गरौ र तिम्रो सुन्दरताको के बयान पो गरू र तिम्रो सुन्दरताको सँगै देखिने डिम्पलले ढल्लाउँछौ तिमीले देख्ने हर कोहीको मुटु हल्लाउँछौ तिमीले साँच्चै के जादु चलाउँछौ र तिमीले कालो कोठी रहेछ नजर नै तिरमिर गराउने झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आँसु झल्काउने नानीको गालैमा कालो कोठी रहेछ नजर नै तिर्ने गराउने खुसी गर्छन् हेर भगाइ लैजाउँ भनेदेखि खुसी गर्छन् हेर कति कुरी बस्नु मैले नगर नगेर झिमझिम गर्ने परेलीमा पानी परे छ मोती दाना आँसु झल्काउने नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाफ विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम चारलाई मुक्तको आजको अर्को यो नूतन श्रृङ्खलासँगै यहाँ सम्पूर्णलाई हार्दिक स्वागत अभिवादन प्रतिबाट साथ पनि साथी श्याम सँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महत्त्व तपाईँलाई फर्कुलको आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगा सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत तपाईँले संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ कार्यक्रम तपाईँको मुक्तक तपाईँको आवाजमा अनि तपाईँको मुक्तक मेरो आवाजमा दुई तरिकाबाट हामी यहाँलाई कार्यक्रममा सहभागी गराउने गर्छौँ तपाईँको फोन लाइन पक्का लिन्छौँ शून्य छपन्न पाँच छब्बिस एक सय छयासी डायल गर्नुहोला तर एकैछिन पछाडि साथी त्योभन्दा अगाडि हामी आज एउटा सेगमेन्ट थप गराएका छौँ तपाईँलाई थाहा छ कार्यक्रमको सुरुवातमै हामी केही श्रृङ्खला अगाडि यहाँलाई जानकारी गराएका थियौँ हामी सवाल जवाफ जोड्छौँ बस सवाल जवाफ मात्रै त्यसपछि तपाईँको फोन लिन्छौँ त्यस कारणले गर्दा तपाईँ फोन लाइन डायल गर्नको लागि तम तयार भएर बस्नुलाई एकैछिनपछि हामी तपाईँको लागि फोन लाइन खोल्छौँ र आज दुई सबैजना साथीहरू प्रत्यक्ष रूपमा स्टुडियोमा म लिएर उपस्थित भएको छु खास गरी सवाल जवाफको लागि केन्द्रित गराउँदै उहाँहरूका मुक्तक हामी उहाँहरूकै आवाजमा मुक्तक सुन्छौँ त्यसपछि तपाईँको फोन लाइन लिन्छौँ र खास गरी गएको साताको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाफ पनि लिएर एकैछिन पछि आउँछु त्योभन्दा अगाडि आज म जानकारी आउँछु आज बालकुमारी काव्यकुञ्जबाट दुवैजना साथीहरूलाई सवाल जवाफको लागि म स्टुडियोमा निम्ता गरेको छु जानकारी गराउन चाहन्छु बालकुमारी काव्यकुञ्जकी सचिव सिर्जना सिलवाल जसलाई सिरु सिलवाल पनि हामीले भने भनेर चिन्ने गर्छौँ सँगै नवीन आँटी बालकुमारी काव्यकुञ्जकी सदस्य नवीन आँटी आज दुवैजना साथीहरू प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ उहाँहरूसँगै छोटो कुराकानी गर्छौँ र उहाँसँग केही मुक्तकै सवाल जवाफ अबको हामी जोड्दैछौँ सुरुमा म यहाँहरू दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत गर्छु स्वागत छ यहाँ दुवैजनालाई कार्यक्रममा धन्यवाद सुरुमा म सिरुजीतर्फ जान चाहन्छु सिरु कृपया यहाँको परिचयमा विस्तृत रूपमा चाहन्छ कृपया आफ्नो परिचय विस्तृत रूपमा गराइदिनु होला नमस्कार मेरो वास्तविक नाम सृजना सिलवाल हो र म अहिले भने सिरु सिलवाल नामबाट चिनेकी छु र म बालकुमारी काव्य काव्यकुञ्जको सचिव पनि हो बालकुमारी कलेजमै बिबिएस तेस्रो वर्षमा अध्ययन गर्छु र मेरो स्थायी घर थादिन जिल्ला सलाङ गाविस हो र म अहिले हाल भुजाडे घरमा बस्दै छु र नवीनजीतर्फ जान चाहन्छु नवीन आडै सायद धेरै चिन्नु भएको छ उहाँको परिचय पनि म विस्तृत रूपमा चाहेँ नमस्कार म नवीन आडी म बालकुमारी कलेजमा अध्ययनरत छु र त्यसै गरी बालकुमारी कलेज हाताभित्र सङ्गठित साहित्यिक सङ्गठन बालकुमारी काव्य कुञ्जमा पनि म संलग्न छु मेरो घर चाहिँ आबु खैरिनी छ तनहुँ अहिले बालकुमारी कलेजमा अध्ययन अध्ययनको क्रममा क्षेत्रपुरमा बस्दै आएको छु फुका आजको तपाईँले थाहा पाइसक्नु भएको छ बालकुमारी कलेज बालकुमारी काव्य म दुवैजना दुवैजना साथी लिएर आएको छु खास गरी मुक्तकै सवाल जवाफ हामी जोड्छौँ त्यसपछि हामी एकैछिन पछाडि तपाईँको फोन लाइन लिन्छौँ मैले जानकारी गराइसकेको छु सुना छपन्न पाँच छब्बिस एक सय छयासी डायल गर्नुको लागि तम तयार भएर बस्नुहोला म सुरुमा सवाल जवाफतर्फै लाग्छौँ त्यसपछि हामी उहाँहरूका बाँकी कुराकानी एकैछिनपछि गरौँ तर हामी सवाल जवाफलाई सुरु गर्छौँ सुरुमा सवाल कताबाट गरौँ सुरुबाटै सुरु गरौँ क्यारे सवाल मनै राखौँ हुन्छ सवाल दिनुहोस् हुन्छ मेरो पहिलो सवाल नबिजीको लागि यस प्रकारको छ सुनकै महल भन्दिनँ म बास भए पुग्छ सुनकै महल भन्दिनँ म बास भए पुग्छ खैलेछाको झुपडी नि खास भए पुग्छ बस्ने बास नभएर दुनियाँले हेर्दाखेरि सुनकै महल भन्दिनँ म बास भए पुग्छ खर्लेछाको झुपडी नि खास भए पुग्छ बस्ने बास नभएर दुनियाँले हेर्दाखेरि तिमी र म बस्ने छुट्टी निवास भए पुग्छ सुनकै महल भन्दिन म बास भए पुग्छ छाको झुपडी नि खास भए पुग्छ ल सुनकै महल भए पनि खास भन्दिनँ म निकै सवाल यहाँले तेर्स्याउनु भएको छ जवाफ दिनुहोस् म सिरुजीलाई मुक्तकीय शैलीमा म जवाफ यसरी दिन चाहन्छु यो मुटुभरिको प्यार दिनेछु यो मुटुभरिको प्यार दिनेछु सँगै जिउने आधार दिनेछु यो मुटुभरिको प्यार दिनेछु सँगै जिउने आधार दिनेछु आऊ अब यो जिन्दगीमा आऊ अब यो जिन्दगीमा मेरो सिङ्गो संसार दिनेछु मेरो यो मुटुभरिको प्यार दिनेछु सँगै जिउने आधार सँगै जिउने आधार दिनेछु ठिकै जवाफ कस्तो मिलाएर दिनुभएको छ फेरि हामी सवाल जवाफतर्फ लाग्छौँ सवाल सायद नवीनजीको पालो होला के होइन नवीनजी अब तपाईँको पालो रहन्छ सवाल राख्नुको लागि म सवाल राख्न चाहन्छु तिमीसँग बाँच्ने रहर पलाएर आएँ तिमीसँग बाँच्ने रहर पलाएर आएँ दुनियाँका पापी नजर छलाएर आएँ जसले हाम्रो राम्रो कहिल्यै देख्नै चाहेनन् तिमीसँग बाँच्ने रहर पलाएर आएँ दुनियाँका पापी नजर छलाएर आएँ जसले हाम्रो राम्रो कहिल्यै देख्नै चाहेनन् हो मैले तिमीहरूको सहर जलाएर आएँ तिमीसँग बाँच्ने रहर पलाएर आएँ तिमीसँगै बाँच्ने रहर पलाएर आएँ लसिलो जवाफ दिनुहोस् नवीनजीलाई नवीनजीको सवालको जवाफ म यसरी राख्न चाहन्छु सँगै बाँच्ने रहरहरू साँचे कि छु अहिलेसम्म सँगै बाँच्ने रहरहरू साँचेकी छु अहिलेसम्म आँसु जति लुकाएर हाँसे हाँसेकी छु अहिलेसम्म हामी बिचको सम्बन्धलाई देख्नै नसक्नेले सँगै बाँच्ने रहरहरू साँचेकी छु अहिलेसम्म आँसु जति लुकाएर हाँसे हाँसेकी छु अहिलेसम्म हामी बिचको सम्बन्धलाई देख्नै नसक्नेले जति पीडा दिए पनि बाँचेकी छु अहिलेसम्म सँगै बाँच्ने रहरहरू साँचेकी छु अहिलेसम्म आँसु जति लुकाएर हाँसेकी छु अहिलेसम्म आँसु जति लुकाएर हाँसेकी छु अहिलेसम्म सवाल जवाफ चलिरहेको छ यही सवाल जवाफले फेरि पालो रहन्छ सिरुजीको सायद सिरुजीको पालो रहन्छ अब सवाल राख्नको लागि कृपया सिरु सवाल दिनुहोस् अब नवीनजीलाई हजुर नवीनजीको लागि मेरो दोस्रो सवाल यस प्रकार रहेको छ कहिले काहीँ भेट हुँदा बोलिदिए हुन्छ कहिलेकाहीँ भेट हुँदा बोलिदिए हुन्छ मनभरिका पीडाहरू खोलिदिए हुन्छ सधैँभरि सँगै साथ हुन नसकिने कहिलेकाहीँ भेट हुँदा बोलिदिए हुन्छ मनभरिका पीडाहरू खोलिदिए हुन्छ सधैँभरि सँगै साथ हुन नसकिने दुःख पर्दा थोरै खुसी मोलिदिए पुग्छ कहिलेकाहीँ भेट हुँदा बोलिदिए पुग्छ कहिलेकाहीँ भेट भए बोलिदिए हुन्छ नबेजी यसमा म यसरी जवाब प्रस्तुत गर्न चाहन्छु तिमीलाई दुःख पर्दा सधैँ साथ हुनेछु तिमीलाई दुःख पर्दा सधैँ साथ हुनेछु झर्दा आँसु पुछिदिने हात हुनेछु अन्धेरीमा तिमीले हिँड्नु पर्यो भने अन्धेरीमा तिमीले हिँड्नु पर्यो भने आफै जली जुनेली रात हुनेछु तिमीलाई दुःख पर्दा सधैँ साथ हुनेछु झर्दा आँसु पुछिदिने हात हुनेछु झर्दा आँसु पुसिदिने हात हुनेछु निकै मिठो जवाब सवाल जवाब चलिरहेको छ कार्यक्रममा सवाल जवाब मात्रै हामी जोड्ने प्रयासमा हामी जुटेका छौँ आज फेरि हामी सवाल जवाबतर्फ लाग्छौँ फेरि नवीनजीको पालो रहन्छ के अरे सवाल राख्नुको लागि सिरुको लागि अह म सिरुजीलाई सवाल पेश गर्न चाहन्छु अमर प्रित तिमीसँगै गाँस्ने रहर भयो अमर प्रित तिमीसँगै गाँस्ने रहर भयो तिमीसँगै हाँसी खुसी बाँच्ने रहर भयो आऊ तिमी यो जीवनमा आँट लिएर आऊ तिमी यो जीवनमा आँट लिएर तिम्रा लागि सुख दुःख साँच्ने रहर हो अमरप्रित तिमीसँगै गाँच्ने रहर हो तिमीसँगै हाँसी खुसी बाँच्ने रहर हो तिमीसँगै हाँसी खुसी बाँच्ने रहर हो लौ सिरो जवाफ दिनुहोस् नवीनजीलाई नवीनजीले आफ्नो रहरहरू बताउनु भएको छ उहाँको सवालको जवाफ म यसरी राख्न चाहन्छु मेरो पनि चाहना तिम्रो जस्तै छ मेरो पनि चाहना तिम्रो जस्तै छ तिमीतिरै मनमुटु प्रीत बस्दैछ मेरो पनि चाहना तिम्रो जस्तै छ तिमी तिमीतिरै मनमुटु प्रीत बस्दैछ तिमी जस्तो हुन्छौ मलाई सम्झेर तिमी जस्तो हुन्छौ मलाई सम्झेर मेरो पनि प्राय जसो हाल उस्तै छ मेरो पनि चाहना तिम्रो जस्तै छ तिमीतिरै मनमुटु प्रित बस्दैछ हामी सवाल जवाब जोडिरहेका छौँ सिरु सुलवाल र सँगै नवीन आडी आज प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ अबको पालो रहन्छ सायद सिरु सुलवालको सवाल राख्नुको लागि सिरु अब सवाल दिनुहोस् नवीनजीलाई हजुर नवीनजीको लागि मेरो तेस्रो सवाल यस्तो रहेको छ हुरी आई घरको छानो र लग्यो हुरी आई घरको छानो उडाएर लग्यो लैनो भैँसी पनि साउले फुकाएर लग्यो दुई चार मुरी धान फल्ने गैरी खेत थियो हुरी आई घरको छानो उडाएर लग्यो लैनो भैँसी साउले फुकाएर लग्यो दुई चार मुरी धान फल्ने गैरी खेत थियो त्यही खेत पनि बाढी आई बगाएर लग्यो हुरी आई घरको छानो उडाएर लग्यो लैनो भैँसी पनि साउले फुकाएर लग्यो यो सवालको जवाफ म यसरी पेस गर्छु उडाएको घरको छानो पनि छाउला उडाएको घरको छानो पनि छाउला नातिनु बिस्तारै व्यवहार मिलाउला उडाएको घरको छानो पनि छाउला नातिनु बिस्तारै व्यवहार मिलाउला साउको ऋण तिर्न पुग्ने कमाउन पाए साउको ऋण तिर्न पुग्ने कमाउन पाए यो मुगलान छोडी चाँडै नै घर आउला उडाएको घरको छानो पनि छाउला नातिन बिस्तारै व्यवहार मिलाउला मिठोसँग आश्वासन दिनुभएको छ सवाल र जवाफको क्रम आज कार्यक्रममा सुरुवातमै जोडिरहेका छौँ जानकारी गराइरहेको छु तपाईँ नआतिनुहोला साथी एकैछिनपछि हामी तपाईँलाई फोनलाई पक्का खोल्छौँ तपाईँको आवाजमा मुक्ति पक्का पनि सुन्छौँ हामी सवाल जवाफमै रहिरहेका छौँ यति बेला फेरि नवीनजीको पालो रहन्छ सक्यो सवाल राख्नुको लागि नवीनजी सिरुजीलाई सवाल दिनुहोला सिरुजीको लागि सवाल यस्तो छ फुल जस्ती तिमीलाई पाउन जन्मिएको फुल जस्ती तिमीलाई पाउन जन्मिएको केवल तिमीसँगै माया लाउन जन्मिएको सिरुजीको लागि सवाल यस प्रकार छ फुल जस्ती तिमीलाई पाउन जन्मिएको फुल जस्ती तिमीलाई पाउन जन्मिएको केवल तिमीसँगै माया लाउन जन्मिएको जसो जसो गरी यो जीवनमा तिम्रो उदय भो जसो गरी यो जीवनमा तिम्रो उदय भो उसै गरी त्यो जीवनमा उदाउन जन्मिएको फुल जस्तै तिमीलाई पाउन जन्मिएको केवल तिमीसँगै माया लाउन जन्मिएको फुल जस्तै तिमीलाई पाउन जन्मिएको निकै मिठो सवाल दिनुभएको छ जवाब हेरौँ कस्तो आउनेछ सिरुजीको उहाँको उहाँको जवाब सुन्छ अब नवीनजीलाई मेरो जवाब यस्तो रहेको छ म पनि त तिमीलाई माया लगाउन आतुर छु म पनि त तिमीलाई माया लगाउन आतुर छु साँच्चै यो मन मन्दिरमा सजाउन आतुर छु तिमी मेरो म तिम्रो भई बाँचौँला म पनि त तिमीलाई माया लगाउन आतुर छु साँच्चै यो मन मन्दिरमा सजाउन आतुर छु तिमी मेरो म तिम्रो भई बाँचौला आफ्नै धर्कन तिमीलाई बनाउन आतुर छु म पनि त तिमीलाई माया लगाउन आतुर छु साँच्चै यो मन मन्दिरमा सजाउन आतुर छु साँच्चै यो मन मन्दिरमा सजाउन आतुर छु सवाल जवाफ निकै मिठो आइरहेका छन् हामी फेरि सवाल जवाफतर्फै लाग्छौँ सवाल सायद सिरुजीको पालो होला गरेर राख्नुलाई होइन हजुर म नवीनजीको लागि सवाल यसरी राख्न चाहन्छु चुइने घरको छानो छाउने मान्छे पाएको छैन चुइने घरको छानो छाउने मान्छे पाएको छैन बर्खा लाग्यो रोप्नुपर्ने खेतको आली लगाएको छैन चुइने भाषा घरको छानो छाउने मान्छे पाएको छैन बर्खा लाग्यो रोप्नुपर्ने खेतको आली लाएको छैन हिजो मात्रै सुत्ने बेला गाउँको खबर कोरेको थिएँ हिजो मात्रै सुत्ने बेला गाउँको खबर कोरेको थिएँ पठाउँछु भन्दै थिएँ हुलाकिँदै आएको छैन चुइने भाषा घरको छानो छाउने मान्छे पाएको छैन बर्खा लाग्यो रोप्नुपर्ने खेतको आली लाएको छैन जसो तसो गरेर घरको छानो छाउनु तसो ऋण गरेर घरको छानो छाउनु अर्म पर्म आलो पालो गर्दै आली लाउनु घरको काम सक्काएर फुर्सद पाउँदा तिमीले घरको काम सक्काएर फुर्सद पाउँदा तिमीले दुई चार अक्षर कोरेर खबर पठाउनु जसो तसो ऋण गरेर घरको छानो छाउनु पर्म पर्म आलो पालो गर्दै आली लाउनु निकै सवाल र सवाल जस्तो छ जवाबहरू पनि त्यस्तै आइरहेका आइरहेका छन् सवाल र जवाफमा केन्द्रित भएर कि यो सवाल जवाफ यो श्रृङ्खला यो सवाल जवाफ यो सेगमेन्टमै हामी रहिरहेका छौँ फेरि सवाल अब पालो सायद नवीनजीको होला क्या नवीनजीको सवाल राख्नुहुन्छ त्यसपछि सिरुजीले जवाफ दिनुहुन्छ त्यो सवालको नवीनजी सवाल दिनुहोस् अब सिरुजीलाई सिरुजीलाई मेरो सवाल यस प्रकार छ आफ्नै झुप्रो जलेको देख्छु सपनीमा आफ्नै झुप्रो जलेको देख्छु सपनीमा घरमाथिको बर ढालेको देख्छु सपनीमा धेरै भयो तिम्रो नामको पत्र नआएको धेरै भयो तिम्रो नामको पत्र नआएको शत्रु आई छलेको देख्छु सपनीमा आफ्नै झुप्रो जलेको देख्छु सपनीमा घरमाथिको बर ढलेको देख्छु सपनी हजुर नवीनजीको सवालको लागि मेरो जवाफ यस प्रकार रहेको छ अनायासी सपनीमा कराउनुहुन्न अनायासै सपनीमा कराउनुहुन्न सपनीको कुरादेखि डराउनुहुन्न अनायासी सपनीमा कराउनुहुन्न सपनीको कुरादेखि डराउनुहुन्न व्यस्तताले गर्दाखेरि पत्र लेख्नै पाएको छैन व्यस्तताले गर्दाखेरि पत्र लेख्नै पाएको छैन आउँछ खबर सानो चित्त गराउनुहुन्न अनायासी सपनीमा कराउनुहुन्न सपनीको कुरादेखि डराउनुहुन्न फुका हामी सवाल जवाफ नै रहिरहेका छौँ फेरि अब पालो रहन्छ सायद सवाल राख्नको लागि सिरुजीको हामी सिरुजीको सवाल लिन्छौँ त्यसपछि जवाफ नवीनजीबाट खोज्छौँ सिरुजीको पालो सवाल राख्नको लागि हजुर नवीनजीको लागि मेरो सवाल यस प्रकार रहेको छ तिमीलाई मेरो मलाई तिम्रो साथ नमिल्ने भयो तिमीलाई मेरो मलाई तिम्रो साथ नमिल्ने भयो दुःख पर्दा सहयोग गर्ने हात नमिल्ने भयो मन पनि मिल्यो हाम्रो मुटु पनि मिल्यो तिमलाई मेरो मलाई तिम्रो साथ नमिल्ने भयो दुःख पर्दा सहयोग गर्ने हात नमिल्ने भयो मन पनि मिल्यो हाम्रो मुटु पनि मिल्यो तर तिम्रो मेरो बिचमा जात नमिल्ने भयो तिमीलाई मेरो मलाई तिम्रो साथ नमिल्ने भयो दुःख पर्दा सहयोग गर्ने हात नमिल्ने भयो यसको म जवाब यसरी दिन्छु यो दिन अनि रात कसले बनायो यो दिन अनि रात कसले बनायो मायामा जात र पात कसले बनायो ताक परे तिवारी नत्र गोतामे ताक परे तिवारी नत्र गोतामे हुँदै नहुने झुटा बात कसले बनायो यो दिन अनि रात कसले बनायो मायामा जात र पात कसले मायामा जात्रपात कसले बनाए पुका मायामा जात्रपातले गर्दा फाटो आएका कुराहरू आफ्नो सवाल र जवाफहरू उहाँहरूले व्यक्त गर्दै हुन्थ्यो फेरि पालो रहन्छ अब सायद नवीनजीको पालो रहन्छ क्या सवाल राख्नुको लागि नवीनजी सवाल दिनुहोस् अब सिरुजीको लागि सिरुजीलाई मेरो सवाल छ मेरो निश्चल प्रेमको भाउ लगायो मेरो निश्चल प्रेमको भाउ लगायो बिना सिक्ती कोमल दिनमा घाउ लगायो मेरो निश्चल प्रेमको भाउ लगायो बिना सित्ती कोमल दिलमा घाउ लगायो आफू निर्दोष छु भन्ने प्रमाण जुटाई आफू निर्दोष छु भन्ने प्रमाण जुटाई मलाई दोषी बनाउने दाउ लगायो मेरो निश्चल प्रेमको भाउ लगायो बिना सित्ती कोमल दिलमा घाउ लगायो बिना सित्ती कोमल दिलमा घाउ लगायो कस्तो घाउ दिनुभएको हामी जवाब सुन्छौँ सिरसीको हजुर नवीनजीले मलाई आरोप लगाउनु भएको छ म यसको जवाब यसरी दिन चाहन्छु बुझ्न लाग्दा तिम्रो प्रेम झर्किएर गयौ बुझ्न लाग्दा तिम्रो प्रेम झर्किएर गयौ तिमी आफै मदेखि तर्किएर गयौ तिम्रो पनि दोष थियो मलाई मात्र किन भन्छौ बुझ्न लाग्दा तिम्रो प्रेम झर्किएर गयौ तिमी आफै मदेखि तर्किएर गयौ तिम्रो पनि दोष थियो मलाई मात्र किन भन्छौ बाटो एउटै पर्यो भने फर्किएर गयो बुझ्न लाग्दा तिम्रो प्रेम झर्किएर गयो तिमी आफै मदेखि तर्किएर गयौ सवाल जवाफ रहिरहेका छौँ सवाल जवाफ नै रहिरहेका छौँ सायद अन्तिम सवाल जवाफ हुनुपर्छ क्यारे अन्तिम सवाल जवाफ सायद अन्तिम सवाल हामी सिरुजीबाट सुन्छौँ अन्तिम सवाल सिरुजीले गर्नुहुन्छ त्यसको जवाफ नवीनजीबाट आउनेछ सिरुजीबाट सवाल हामी अपेक्षा गर्छौँ हजुर मेरो अन्तिम सवाल छ नवीनजीको लागि मेरो अन्तिम सवाल यस प्रकार रहेको छ यो जीवनको सहारा तिमी हुनेछौ यो जीवनको सहारा तिमी हुनेछौ मेरो लागि संसार सारा तिमी हुनेछौ तिमी बस हुन्छ मात्र भनिदेऊ यो जीवनको सहारा तिमी हुनेछौ मेरो लागि संसार सारा तिमी हुनेछौ तिमी बस हुन्छ मात्र भनिदेऊ मेरो जुन अनि तारा तिमी हुनेछौ यो जीवनको सहारा तिमी हुनेछौ मेरो लागि संसार सारा तिमी हुनेछौ मेरो लागि संसार सारा तिमी हुनेछौ अन्त्य त अन्ततः यो सम्बन्ध फेरि जोडिएको छ हामी जवाफ सुन्छौँ यो सवालका म पनि यसलाई जवाफ दिन्छु त्यसो भए अब तिम्रो समीपमा बस्नेछु त्यसो भए अब तिम्रो समीपमा बस्नेछु खोला तिम्रो दिलको ढोका सुटुक्क पस्नेछु त्यसो भए अब तिम्रो समीपमा बस्नेछु खोला तिम्रो दिलको ढोका सुटुक्क पस्नेछु हो तिमीले यसरी मुस्कानको जादु छर्यौ हो तिमीले यसरी मुस्कानको जादु छर्यौ मनमुटुमा सजाउँदै तिमीमा फस्नेछु त्यसो भए अब तिम्रो समीपमा बस्नेछु खोला तिम्रो दिलको ढोका सुटुक्क बस्नेछु खोल तिम्रो दिलको ढोका सुटुक्कमा म पस्नेछु निकै सवाल र जवाबहरू हामी यति गर्छौँ अन्त्यमा म थोरै कुराकानी जोड्न चाहन्छु नवीन र सिरुसँग हामी कार्यक्रम अन्त्यमा छौँ अन्त्यमा म छोटो कुराकानी जोड्न चाहन्छु सिरुतर्फ जान चाहन्छु म सिरु सिरु स्टुडियोमा बस्नु कस्तो लाग्यो अनुभव एकदम खुसी छ यो प्रोग्राम मैले पहिलेदेखि नै सुन्थेँ सवाल जवाफ पनि सुनिरहेकी थिएँ खुसी लाग्थ्यो म पनि जान पाएँ हुने भन्ने मैले सोचेको थिएँ तर आज म आफै यसरी स्टुडियोमा आएर सवाल जवाफ गर्दाखेरि धेरै खुसी लागेको लाग्छ नवीनजीतर्फ जान चाहन्छु नवीन कस्तो लाग्यो समग्रमा सवाल जवाफमा सहभागी भइदिनु कस्तो लाग्यो स्टुडियोमा बसेर आफ्नो मुक्तको आफ्नै आवाजमा वाचन गर्दा कस्तो अनुभव गर्नुभयो असाध्यै रमाइलो लाग्यो यसरी अनियरमा आएर एक त सवाल जवाफ गर्न पाइयो अनि अर्को खुसी चाहिँ यसरी रेडियोमा बोल्न पाइयो तपाईँको प्रोग्राम सुन्दै सुन्थेँ मैले पहिला पनि सुन्दै गर्दाखेरिमा कहिले होला हामी यस कार्यक्रममा जाने जस्तो लाग्थ्यो लेख अलिअलि लेखिन्थ्यो हामी पनि अनि यसरी कार्यक्रममा आउँदा खुसी लागेको छ हामी अन्त्यमा पनि छौँ अन्त्यमा अब थोरै कुराकानी जोड्छु अन्त्यमा भन्न मन लागेका केही कुराहरू कृपया म शिवजीतर्फ जान चाहन्छु अन्त्यमा भन्न मन लागेका केही कुरा कृपया भन्न भन्न त धेरै कुराहरू छन् तर पनि हामी समयले गर्दाखेरि साथ दिइरहेको छैन प्रोग्राम सुन्नुहोला यो तपाईँले जो जो साहित्यमा मन पराउनुहुन्छ साहित्य मन पराउनुहुन्छ साहित्यिक अङ्गाली मनहरू हुनुहुन्छ उहाँहरूको लागि एकदमै सुन्नै पर्ने कार्यक्रम हो तपाईँहरू मुक्तकमा गजलमा स्पेसली मुक्तकमा कलम चलाउन चाहनुहुन्छ भने तपाईँहरूले यस प्रोग्रामबाट केही सिक्नुहुन्छ केही सवाल जवाफहरू पनि गरिनेछन् यसमा सुनिलजीले एकल सवाल पनि राख्नुहुन्छ हरेक छप्दा यो प्रोग्राममा त्यसरी तपाईँ मुक्तकमा कलम चलाउन चाहनुहुन्छ भने सम्पूर्ण साहित्यिक अनुरागी मनहरूलाई यो कार्यक्रम तपाईँले सुन्नैपर्छ भन्न चाहन्छु नवीजी अन्त्यमा सुरुमा त तपाईँलाई यस कार्यक्रमसम्म हामीलाई जुन यो अवसर दिनुभयो त्यसको लागि धन्यवाद छ यस्तो अवसरले लाग्दै गरेका साहित्य यात्रामा लाग्नुभएका हस्तीहरूलाई पक्कै पनि एउटा सहयोग हुन्छ मैले त्यो अपेक्षा लिएको छु यसले साह्रै राम्रो काम गरेको छ त्यसप्रति तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु खासै भन्नुपर्ने कुराहरू केही पनि छैन कार्यक्रममा यसरी आउन पाइयो खुसी लागेको छ अन्त्यमा म एउटा एउटा मुक्त सुन्न चाहन्छु अन्त्यमा एउटा एउटा फुटकर मुक्त कृपया राखिदिनु होला म शिवजीतर्फ जान्छु अन्त्यमा एउटा फुटकर मुक्त गएको सुन्छौँ र छुट्नेछौँ अलि पहिला नै लेखेको एउटा मेरो पुरानो मुक्त छ मैले भन्छु जानी जानी सरकार मौन बसेको हुनुपर्छ जानी जानी सरकार मौन बसेको हुनुपर्छ होइन भने कानमा पक्कै केही पसेको हुनुपर्छ जानी जानी यो सरकार मौन बसेको हुनुपर्छ होइन भने कानमा पक्कै केही पसेको हुनुपर्छ खुलेआम सडकमा नारीको अस्मिता लुटिँदा खुलेआम सडकमा नारीको अस्मिता लुटिँदा किन देख्दैन आँखाको नानी खसेको हुनुपर्छ जानी जानी सरकार मौन बसेको हुनुपर्छ होइन भने कानमा पक्कै केही पसेको हुनुपर्छ म प्रेम वियोगान्त धार छ यो म त्यसमा यो मुक्त अलि वियोगको छ म त्यो प्रस्तुत गर्न चाहन्छु स्वयं हाँसु भुइँभरि पोखिएर रोएँ स्वयं हाँसु भुइँभरि पोखिएर रोएँ स्मृतिमा यादहरू ठोकिएर रोएँ स्वयं हाँसु भुइँभरि पोखिएर रोएँ स्मृतिमा यादहरू ठोकिएर रोएँ जेन तेन जिन्दगी हो चल्दै थियो तिमी बेगर जेन तेन जिन्दगी हो चल्दै थियो तिमी बेगर आए तिम्रा याद अनि झुक्किएर रोएँ स्मृतिमा यादहरू ठोकिएर रोएँ पुका हामी आज स्टुडियो समय दिनुभयो सिरु र यहाँहरू दुवैजनालाई धन्यवाद र सँगै म भन्न चाहन्छु यहाँहरूले चाल्दै गरेका मुक्तिकी कलमसँगै साहित्यिक कलम रचना निखारिदिँदा जाओस् र यहाँहरू जिन्दगीमा जुन खालका पाइलाहरू अगाडि बढाउँदै हुनुहुन्छ सफल हुनुहोस् मेरो व्यक्तित्वबाट र अगाडि चाल्दै गएका पाइलाहरू कहीँ कतै नलर्काउनु मेरो व्यक्तित्वबाट धेरै धन्यवाद र स्टुडियो समय दिनुभयो म निकै आभारी छु यहाँ दुवैजनाप्रति तपाईँप्रति पनि हामी निकै आभारी छौँ पक्का साथी अब पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासी डायल गर्नुहोला हामी एकैछिनपछि आउँछौँ तपाईँलाई तर त्योभन्दा अगाडि एउटा सुन्दर आवाज म गाडी सार्दैछु डायल गर्दै गर्नुहोला शून्य छपन्न पाँच छब्बिस एक सय छयासी मुटु माग्यो होला मैले माया मागे होला तिमीले मुटु माग्यो होला कसले के के माग्यो समयलाई थाहा होला तपाईँको मात्रै रेडियो सुन्दै छ सुनिरहनु भएको छ भने फर्कुङका आवाज दिलाउने सामुदायिक रेडियो दुर्वतारा उनानब्बे दशमलव आठ मेगा सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत संसारभर तपाईँ यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ छ छपन्न पाँच छब्बिस एक सय छयासी तपाईँको लागि खोलिरहेका छौँ कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको मुक्त सुन्छौँ होला हो मनले तिमीलाई आफ्नै ठान्छ त म के गरौँ रूपदेख नि चटक्क मन ठान्छ त म के गरौँ कल्पनामा डुबेर भविष्यको प्रयर गर्दा यो मनले तिमीलाई आफ्नै ठान्छ त म के गरौँ रूप देख्दा नि कटक्क मन ठान्छ त म के गरौँ कल्पनामा डुबेर भविष्यको तयार गर्दा अर्पल यो मन तिमीतिरै जान्छ त म के गरौँ यो मनले तिमीलाई आफ्नै खान्छ त म के गरौँ है किन सानो मायाको रोगी बनायो किन सानो मायाको रोगी बनायो माग्दै हिँड्ने मायाको जोगी बनायो भोगिसके कस्तो हुन्छ माया भन्ने चिज पनि भोगिसके कस्तो हुन्छ माया भन्ने चिज पनि फेरि किन मायाको भोगी बनायो किन सानो मायाको रोगी बनायो सम्झे आराम हुनुहुन्छ मेरो मुक्तक होइन गङ्गा कुसुमजीको मुक्तक मैले सापट्टि लिएर जवाब गङ्गा कुसुमको यो मुक्तकलाई म सापट्टि लिएको थिएँ कहाँ अहिले आराम हुनुहुन्छ सम्झे कहाँ हुनुहुन्छ है हुन्छ कहाँ हुन्छ ठ्याक्कै चाहिँ है हुन्छ समुजी हामीसँग समय छैन है त्यो कारणले गर्दा फोन अब भने यहाँसँग छुट्टिन्छ अरू साथीलाई लिनुपर्छ है अर्को साथ सुनौला है त हस् त्यो बेला सुम्बुल साल हाम्रो राजधानीबाट फोन गरिदिन्थ्यो सुना सपना पाँच छब्बिस एक छ अब पनि जवाफ लिन्छु जवाफ लिन भ्याउँदिन कि जस्तो लागिरहेको छ किन कसैले यसरी हैरान बनाउँछन् चैनसँग बस्नै नदी परिसान बनाउँछन् सोझो देखेरै होला जसले पनि मेरै दोष देखाएर बेमान बनाउँछन् जवाफ लिन्छु म सिरिसिलवालकै जवाब सुरुमा छ यस्तै छ दुनियाँमा हैरान बनाउँछन् यस्तै छ दुनियाँ दुनियाँमा हैरान बनाउँछन् यी मान्छेहरूले यहाँ परिसान बनाउँछन् यस्तै छ दुनियाँमा हैरान बनाउँछन् यी मान्छेहरूले यहाँ यहाँ परिसान बनाउँछन् सोझा साझा त यहाँ बाँच्नै कठिन छ सोझा साझा त यहाँ बाँच्नै कठिन छ नभएका आरोप लगाई बेमान बनाउँछन् हो यस्तै छ दुनियाँमा हैरान बनाउँछन् यी मान्छेहरूले यहाँ परिसान बनाउँछन् कोही साथी हुनुहोस् नमस्ते फसाएर गयो बिहार्थ्यौ यो दुनियाँ हँसाएर गयौ तिमी मेरो मुटु भन्थ्यौ तिमी मेरो धर्कन तिमी मेरो मुटु भन्थ्यौ तिमी मेरो धर्कन भन्थ्यौ वाह तिम्रो नाटक अन्तै नाता बसाएर गयौ सोझो यो विशेषलाई फसाएर गयौ दुनियाँ हँसाएर गयौ निकै मिठो मुक्तक आवाज सायद नामबाटै स्पष्ट भइसक्यो मुक्तकबाट मैले चिनिसकेँ विपेश किमरे है के छ विपेश खबर आराम हुनुहोस् है हामी अन्त्यमा कार्यक्रममा आज एउटा मात्र मुक्तक सुनौँ अर्को साथ फेरि सुनौँ है विवेश आज सुटिङ सुनाउँछ त बेला विवेश घिम्रे हामीलाई हामीलाई फोन गर्दै हुन्थ्यो गैँडाकोटबाट सुन्न छपन्न पाँच छब्बिस एक सय छयासी खेलिरहेका छौँ भ्याउँछौँ भ्याउँदैन एउटा जवाफ लिन्छु अर्को जवाफ लिन्छु अमर अरियाल राई अमर अन्यल राईको जवाफ लिन्छु जिन्दगी जित लाग्छ अनि हार लाग्छ जिन्दगी जित लाग्छ अनि हार लाग्छ कहिले निभेको दिप अनि कहिले खुसीको बहार लाग्छ जिन्दगी जित लाग्छ अनि हार लाग्छ कहिले निभेको दीप अनि कहिले खुसीको बहार लाग्छ आखिर कसै गरे नै नहुने यो जिन्दगीलाई आखिर कसै गरे नै नहुने यो जिन्दगीलाई रुदा एक्लो रुदा एक्ला एक्लै हाँस्दा सबैको बजार लाग्छ जिन्दगी जित लाग्छ अनि हार लाग्छ कहिले निभेको दीप अनि कहिले खुसीको बहार लाग्छ अमर अन्यल राई जवाबको लागि धेरै धन्यवाद छ तपाईँको मुक्तक लाइन साथी एउटा सुन्दर आवाज राख्छु त्योभन्दा अगाडि तपाईँ कपी र कलम तयार गर्दै गर्नु साथी अर्को साथको लागि यो सुनिलको व्यक्तिगत सवाल टिप्नको लागि जुन आहे जस्तो लाग्यो झट्ट उनले घुम्टो खोल्दा जुन आए जस्तो लाग्यो जुन आए जुन आए जुन आए जस्तो लाग्यो झट्ट उनले घुम्टो खोल्दा जुन आए जस्तो लाग्यो कवि र कलम तयारी पारिसक्नु भएको छ अनि साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज हुनेछ खैकुन्नी किन हो आँसुहरू झरिदिन्छ खै कुनै किन हो आँसुहरू झरिदिन्छ पुग्न खोज्छु गन्तव्य गन्तव्यमा दिउँसै रात परिदिन्छ खै कुनै किन हो आँसुहरू झरिदिन्छ पुग्न खोज्छु गन्तव्यमा दिउँसै रात परिदिन्छ रुन्न भन्दा भन्दै पनि यो मन साह्रै भक्कानिन्छ रुन्न भन्दा भन्दै पनि यो मन साह्रै भक्कानिन्छ अनि मनमा सजाएका खुसीहरू हरिदिन्छ खै कुनै किन हो आँसुहरू झरिदिन्छ पुग्न खोज्छु गन्तव्यमा दिउँ दिउँसै रात परिदिन्छ यो सवालमाथिको सँगै आफूसँग भएका मिठा रसिला मुक्तकलाई छ यो सुनिलको आवाजमा बाँच्नु सिधा एसएमएस गरिदिनुहोस् अन्ठानब्बे चार सय बाहन्न सात सात सात पाँच सात यदि यस यदि तपाईँले फेसबुक चलाउनुहुन्न फेसबुक युजर हुनुहुन्छ भने कार्यक्रमको page W W W dot Facebook dot com slash चार लाइन मुक्तकको पेजमा तपाईँ आफ्नो मुक्तक पोस्ट गर्न सक्नुहुन्छ तपाईँ यो कार्यक्रम जानकारी गराउन चाहन्छु तपाईँ यो कार्यक्रम विभिन्न ब्लगहरूमा पनि राखेका छौँ Chisapani Nepal dot blogspot dot कममा तपाईँ यो कार्यक्रम हामी अपलोड गर्नेछौँ सँगै चार लाइन मुक्तक डट ब्लग स्पोर्ट डट कममा पनि कार्यक्रम राखेका राखेको हुन्छ अपलोड गरेको हुन्छ आफूलाई पाइक पर्ने समयमा तपाईँले डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अन्त्यमा छौँ फेसबुकबाट मुक्त पठाउने एसएमएस गर्ने सबैलाई धन्यवाद फोनसम्म आउने सबैलाई धन्यवाद र सवाल जवाफमा सहभागी भइदिनु भएकोमा साथी नवीन आडे र सिरु सिरुवालाई पनि धेरै धेरै धन्यवाद है सबैलाई धन्यवाद सबै सबै मुक्तक मलाई सबै आभार मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुगे पुगाउँदै तपाईँ र मेरो सामी पिता अझ निकट बनाउनको लागि सहयोग गर्ने मेरो आत्मीय साथी श्यामलाई पनि प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम चार लाइन मुक्तको आजको यो श्रृङ्खलाबाट भने तपाईँकै मुक्तक मनको साथी सुनिल छुट्टिन्छु नमस्कार यहाँको बाँकी फल शुभ विदोष शुभरात्रि शुभ सपना